चार थोप्लो पाँच मेगा हार्ट शुभ प्रभात बिहान छ बजेको साझा खबरमा बिनु सुवेदीसँगै सोहम सुवेदीको तपाईँलाई हार्दिक स्वागत छ देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सिआइएनको साझा खबर WWW dot CIN dot org dot एनपीमा पनि सुन्न सकिन्छ आज दुई हजार सत्तरी साल वैशाख अठार गते बुधबार मे एक तारिक सन् दुई हजार तेह्र नेपाल सम्बत एघार सय तेत्तिस जिल्लाका वैशाख कृष्ण पक्षको षष्ठी तिथि आज अन्तर्राष्ट्रिय मजदुर दिवस छैठौं वर्ष प्रवेशको उपलक्ष्यमा दमौली एफएम तनहुको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू नेपालको संघीयता चुनाव र त्रिदेशीय साझेदारीको विषयमा भारतीय धारणा स्थिरता चाहेको भनाई भ्रमण सोचेभन्दा सफल भएको प्रचण्डको प्रतिक्रिया दल दर्ता गर्ने होडले निर्वाचन आयोगमा तनाव एक सय चौबिसौं मजदुर दिवस पेशागत मुद्दामा एघार मजदुर संगठन एकै ठाउँ तर राजनीतिको छायामा श्रमिक अधिकार लोकमानको नाउँ फिर्ता लिने प्रस्ताव समितिमा अड्कियो गुच्चा बनाएर रक्त चन्दन तस्करी बलात्कारीलाई बाँचुन्जेल कैदको व्यवस्था गर्न उच्चस्तरीय समितिको सुझाव सगरमाथामा शेर्पा र विदेशी आरोहीहरू बीच झडप काभ्रेका किसान गोरु बेचेर पावर टिलर किन्दै मुसरफलाई थप हिरासतमा राख्न पाकिस्तानी अदालतको आदेश जीवनभर चुनाव लड्न नपाउने तेत्तिस वर्षमा नेदरल्याण्डमा नयाँ राजा र लगातारको हारले नेपालको विश्वकप छनौट यात्रा कठिन आज बर्मुडासँग भिड्ने अन्डर नाइन्टिन एलिट ट्रफी क्रिकेटमा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान सयों रेडियो हजारों रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण भारतीय भनाईलाई आजका पत्र पत्रिकाहरूले विभिन्न आयामसहित प्रस्तुत गरेका छन् दल दर्ता गर्न निर्वाचन आयोगमा परेको घम्सा घम्सेको विषय पनि छ चुनाव मङ्सिरमा गर्नुहोस् भारतले भन्यो पत्रिकै पछि हेडलाइन फरक छ नेपाल समाचार पत्रको हेडलाइन चाहिँ यस्तो छ त्रिदेशीय साझेदारी सम्बन्धी प्रचण्डको प्रस्तावमा भारतले भन्यो पहिला द्विपक्षीय सम्बन्धको उच्च विकास गरौं मधुसूदन रायमाझीले लेख्नु भएको छ नेपाल समाचार पत्र दैनिक एकमा अनि भाषाका आधारमा प्रदेश बनाऊ भनेर भारतले सुझाव दियो एकीकृत नेकपा माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यस्तो खबर रेवती सापकोटाले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ यसैबीच एकीकृत माओवादी अध्यक्ष प्रचण्डले भारत भ्रमण सोचेभन्दा बढी सफल भएको प्रतिक्रिया दिनुभएको छ चुनाव मार्फत स्थिरता भारतको चाहना रहेको उहाँको भनाइ छ चुनाव बिना स्थिरता आउँदैन चुनावको आधार बनाउन दलहरूले गरेको पहल ठिक छ आवश्यक सहयोग गर्न तयार छौँ भन्ने भारतीय नेता र अधिकृतहरूको रहेको छ वर्षका सकारात्मक नकारात्मक अनुभवबाट शिक्षा लिएर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो साझा बुझाइ बन्यो नयाँ विश्वासका साथ अघि बढ्न तयार छौँ प्रचण्डको प्रतिक्रियालाई खबर बनाएको छ नयाँ पत्रिका दैनिकले पनि अनि अध्यक्ष प्रचण्डको भारत भ्रमण सफल भएको छ नेपाल भारत सम्बन्ध र माओवादी भारतबीचका सम्बन्धमा जुन आशंका थिए त्यसलाई चिर्ने दिशामा निकै सकारात्मक छलफल भएका छन् अध्यक्षले नयाँ आधारमा नयाँ विश्वासको वातावरण बनाउनुपर्छ र अब नयाँ उचाइबाट सम्बन्ध विकास गर्नुपर्छ भन्ने विषय राख्नुभयो एकीकृत माओवादी नेता कृष्णबहादुर महराले भन्नुभएको छ अनि भारतीय प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिएको प्रसङ्ग पनि छ राजधानी दैनिकले चाहिँ दाहाललाई भारतीय प्रधानमन्त्री सिंहले जवाफ दिनुभयो दुई देशीय सहयोगको अभिवृद्धिपछि मात्रै त्रिदेशीय साझेदारी हुन्छ भारतले भन्यो भाषिक आधारमा संहितामा जान सुझाव दियो भनेर खबर प्रकाशित गरेको छ धेरै आशावादी र उत्साहित छु प्रचण्डले भन्नुभएको छ तर एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग मङ्गलबार द्विपक्षीय सम्बन्ध विस्तार र सहकार्य अभिवृद्धि तथा एकअर्काका चासो सम्बोधन गर्नेबारे छलफल गर्दा स्थिर नेपाल भारतको पनि स्वार्थ भएको भारतीय प्रधानमन्त्रीले भन्नुभयो भएको महेश आचार्यले नयाँ दिल्लीबाट आजको आजको कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ संविधान सभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता क्रममै निर्वाचन आयोगमा हिजो तनाव भएको छ संविधान सभा निर्वाचनको मिति घोषणा नै नभई आयोगले दल दर्ता खोलेपछि पहिलो दिन नै नेकपा एमाले र एकीकृत नेकपा माओवादी बीच को पहिले दर्ता हुने भन्ने होडले तनाव भएको हो जनताको मन जितेर पहिलो पार्टी बन्न नीति कार्यक्रम लिएर जानुपर्ने दलका नेता पार्टीको नाम दर्तामा पहिलो हुन हिजो उज्यालो नहुँदै कान्तिपुर सात स्थित आयोग पुगेका थिए आयोगमा को पहिला आइपुगेको भन्नेमा एकीकृत माओवादी र एमाले बीच विवाद हुँदा दर्ता प्रक्रिया कार्यालय समय सुरु भएको साढे घण्टापछि साढे एघार बजे मात्रै सुरु भएको थियो आयोगका कर्मचारी कार्यालय आइपुग्दा एकीकृत माओवादी र एमालेका शीर्ष नेताबीच तनाव सुरु भइसकेको थियो अग्नि खरेलजी टाइसुटमा आउनुभयो सुरक्षाकर्मीले मूल गेटबाट उहाँलाई प्रवेश दिए हाम्रा साथीहरू साधारण पोसाकमा आएकाले रोके भट्टराईको भनाइ थियो एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई यसो भन्दै हुनुहुन्थ्यो आयोगमा दल दर्ताका विषयमा दलहरूबीच होटबाजी र तछाड मछाड हुँदा हाम्रा सहकर्मी राजेश सहानी पनि त्यही पुग्नु भएको थियो राति बाह्र बजेर एक सेकेन्ड गयो होला म ढोकामा पुगिसकेँ अनि फेरि फर्केँ पसाएन त्यसैले फर्केँ म अनि पछि फेरि हामी आयौँ छ पन्ध्रमा त्यसपछि हामी यहाँ एक नम्बरमै भयौँ आफू उपयुक्तको चुनाव चिन्ह छनौट गर्ने र मतपत्रको सबैभन्दा माथि आफ्नो चुनाव चिन्ह पार्ने होडबाजी सहित एकीकृत माओवादी र नेकपा एमालेका नेताहरू सबैभन्दा अगाडि दलबल र पार्टीको झण्डा सहित आयोग पुगेका थिए छ बजेदेखि नै आयोग पुगेका नेताहरूलाई दुई घण्टा पछि मात्रै आयोगले कार्यालयभित्र प्रवेश गराएको थियो आयोगले भित्र मात्रै प्रवेश गराउन पाएको के थियो नेताहरूबीच त पहिले कि म पहिले भन्नेमा ताना तान नै हुन पुग्यो दुई पार्टीका उच्च नेताहरू नै ताना तानमा उत्रेपछि भिडलाई नियन्त्रण गर्न प्रहरीलाई पनि हम्मे हम्मे परेको थियो एकीकृत माओवादी उपाध्यक्ष बाबुराम भट्टराई हिसिला यम्मी सहित आयोगको कोठा नम्बर एक सय दुईको बायाँ र नेकपा एमालेका उपाध्यक्षद्वय वामदेव गौतम विद्यादेवी भण्डारी सहितका नेताहरू दायाँपट्टि ढोकाको चेपमै टाँसिएका थिए ढोका खुल्ने बित्तिकै भित्र छिर्ने र एक नम्बरमै दल दर्ता गराउने दुईटैको दाउ थियो जब एकीकृत माओवादी र एमाले को पहिला आएको भन्ने विवाद गर्न थाले रापरपा नेपाल पछि चौथो नम्बरमा पुगेको काङ्ग्रेसको तर्क भने अर्कै थियो दस बजेदेखि अफिस खुल्छ दस बजे दर्ता सुरु हुन्छ सबको समय दस बजे नै हुन्छ त्यसमा खुल्यो कि जो जो आछन् सबलाई दर्ता गरिदेऊ दस बजेको समय राखिदेऊ तीनवटै दलका मुख्य नेताहरूको तछाड मछाड र ठेलम ठेल हेर्दा राहत पाउन लाइनमा बसेका पीडित र कुनै बेला टेली टेलिकममा सिम कार्ड लिन लाइन बस्ने ग्राहकको झल्को दिइरहेको थियो राजेश साहनी सिआइएन काठमाडौँ अब मजदुर दिवसको प्रसङ्ग श्रमिकको सेवा सुविधा र सुरक्षाको माग राख्ने मुलुकका शीर्षस्त्र ट्रेड युनियनले एक सय चौबिसौँ श्रमिक दिवसको कार्यक्रम राजधानीका फरक फरक ठाउँमा आयोजना गर्ने भएका छन् किनकि राजनीतिको छायामा श्रमिक अधिकार परिरहेको छ एकीकृत माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघले भ्रिकुटी मण्डप ट्रेड युनियन काङ्ग्रेसले शान्ति बाटिका नेपाल ट्रेड युनियन महासंघ जी फण्डले खुला मञ्च र नेकपा माओवादी निकटको मजदुर संगठनले बसन्तपुरमा सभाको आयोजना गर्दैछन् आयोजना पूर्व सबै ट्रेड युनियनले राजधानीका फरक फरक ठाउँबाट र्याली निकाल्ने तयारी छ र्यालीपछि आयोजना हुने सभामा माओ पार्टीका नेता पूर्व सभासद लगायत केही मजदुर नेताले घण्टौं भाषण गर्नेछन् चुनावको प्रसङ्ग हुनेछ राष्ट्रिय राजनीतिको विषय उठ्नेछ मजदुरको विषय पनि केही केही त उठ्ने नै छ तर दुई सातादेखि विराटनगर बिस मिल्स एरियाको बजारमा बेग्लै चहल पहल छ कामका लागि विराटनगर जुट मिलमा चार हजारको आवेदन परेको छ मजदुर दिवसको विषय प्रसङ्गमा कान्तिपुर दैनिकमा कृष्ण आचार्य र माधव अनि लीला बल्लभले लेख्नु भएको छ यसैबीच अन्य मुद्दामा पानी बाराबारको स्थिति रहे पनि मजदुर संगठनहरू पेसागत मुद्दामा एकजुट देखिएका छन् राजनैतिक र वैचारिक मुद्दामा फरक फरक भएका विभिन्न पार्टी निकट एघार मजदुर संगठनले पेसागत हितका लागि माग राख्ने र सङ्घर्ष गर्ने सवालमा एकजुट हुने प्रतिबद्धता जनाएका रहेछन् प्रकाश तिमिल सिन्हाले आजको नागरिक दैनिकमा यो खबर लेख्नु भएको छ एमाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरिएका लोकमान सिंह कार्कीको नाम फिर्ता लिन उच्चस्तरीय राजनैतिक समितिमा गरेको प्रस्ताव अन्य दलले नमानेका कारण अड्किएको छ एमाले कार्कीको नाममा समर्थन नगर्ने संस्था संस्थागत निर्णय गरिसकेको छ कार्कीको नाम फिर्ता लिन पार्टीको तल्लो तहबाट दबाव बढे पनि काङ्ग्रेस नेताहरूले अझै फिर्ता लिने प्रस्तावको समर्थन गरेका छैनन् एकीकृत माओवादी र मधेसी मोर्चाको प्रस्तावमा कार्कीको नाम समितिमा आएको थियो आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ तस्करीका आइडिया पनि कस्ता कस्ता बडे मानका काठका मुडालाई गुच्चा जत्रो आकार दिएर प्रहरीका आँखा छल्ने गाडीमा फल्स बटन बनाएर एवं एम्बुलेन्समा राखेर तस्करी गर्ने प्रयास समेत असफल भएपछि रक्तचन्दन तस्करले नयाँ कायदा अप्नाउन थालेका छन् प्रहरीले मंगलबार राजधानीको ठमेल क्षेत्रमा रोकिराखेका दुई टोयोटा कारबाट गुच्चा आकारका पैँसठी किलो रक्तचन्दन फेला पारेको छ प्रहरीलाई झुक्याउन रक्तचन्दनका मुडालाई गुच्चा आकारमा ढालेर चीनको खासासम्म लैजाने गरेको रहेछन् खासामा रक्तचन्दनको माग बढेपछि भारत र नेपालका तस्कर समूह मिलेर ट्रकका ट्रक चन्दन नेपाल भित्राएर स्थल मार्गबाट खासा पुर्याउन सक्रिय थिए साइटिस कानुन अनुसार कारोबारमा प्रतिबन्ध लगाएको वनस्पति तस्करी भएको सार्वजनिक भएपछि कारोबार रोक्न दबाव बढेको थियो गुच्चा बनाएर रक्तचन्दन तस्करी हुँदो रहेछ नागरिक दैनिकले खबर प्रकाशित गरेको छ बलात्कारीलाई बाँचुन्जेल कैद गर्ने कडा कानुन नभएसम्म यस्ता जघन्य अपराधका घटना कम नहुने निष्कर्ष निकाल्दै एक उच्चस्तरीय समितिले कानुन संशोधन गर्न सरकारलाई सुझाव दिएको छ बलात्कार गरी हत्या गरेमा वा त्यसकै कारण मृत्यु भएमा सामूहिक बलात्कार गरेमा आफूलाई एचआईभी एड्स लागेको थाहा हुँदाहुँदै बलात्कार गरेमा त्यस्तालाई बाँचुन्जेल कैद सजाय गर्न उक्त समितिले सुझाएको छ तीन महिना अघिदेखि अकुपाई बालुवाटार समूहले बलात्कारी हत्यारा र महिला हिंसाका दोषीलाई कारवाहीको माग गर्दै गरेको आन्दोलनपछि गठित समितिले नाबालक गर्भवती वृद्धा शारीरिक र मानसिक रूपले अशक्त अस्वस्थ वा अपाङ्ग महिला बलात्कार गर्नेलाई यस्तो व्यवस्था गर्नुपर्ने औल्याएको हो समितिले चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई प्रतिवेदन बुझाएको छ बलात्कारीलाई बाचुन्जेल कैदको कैद हुनुपर्ने सुझाव दिइएको छ कल्पना सपना घिमिरेले कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ सगरमाथाको एक्काइस हजार फिट उचाइमा तीन विदेशी आरोहीसित नेपाली शेर्पाको झडप भएको छ सगरमाथा आरोहणका क्रममा दोस्रो र तेस्रो शिविर बीचमा एक साता अघि झडप भयो डोरी टाग्ने स्थानभन्दा माथि आरोही चढेकाले हिउँ ढिक्का खसेर शेर्पालाई लागेपछि विवाद भयो माथिबाट नहिन्न आग्रह गर्दा विदेशी आरोहीहरूले पनि केही गरे द्विपक्षीय झडप हुन पुग्यो एक्काइस हजार फिट उचाइमा तीन विदेशी आरोहीसित भरिया शेर्पाहरूको पर्यो घमासान सयौं शेर्पाको समूहले आफूहरूलाई ढुङ्गा हिउँका ढिक्का र चक्कुले समेत हानेको आरोपीले आरोप लगाएका छन् आरोहीले आरोप लगाएका छन् पहिलो आक्रमण आरोहीले नै गरेको शेर्पाहरूको दावी छ आधार शिविरमा ओर्लेपछि सयभन्दा बढीको सहभागितामा दुवै पक्षले गल्ती स्वीकारेर हात चाहिँ मिलाएका छन् मन्त्रालयका उपसचिव सुरेन्द्र सापकोटाले विज्ञप्ति जारी गर्दै घटनामा दुवै पक्षको कमजोरी भएकोले यसलाई स्वीकार गरी आरोहण सुरु गर्न समझदारी भइसकेको जानकारी दिनुभएको छ पत्र पत्रिकाहरूले सगरमाथामा शेर्पा र विदेशी आरोही बीच झडप भएको र र अहिले मिलापत्र भइसकेको विषय प्राथमिकताका साथ प्रकाशित गरेका छन् उच्च माध्यमिक शिक्षा परिषदले हिजोदेखि सुरु गरेको बाह्र कक्षाको परीक्षामा परीक्षा केन्द्रबाटै प्रश्नपत्र आउट भएको छ बाँकेको कोहलपुर स्थित बागेश्वर एकाडेमी उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट आंशिक तर्फका परीक्षार्थीका लागि तयार पारिएको अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र आउट भएको हो यसैबीच उच्च माध्यमिक शिक्षा परिषदद्वारा सञ्चालित कक्षा बाह्रको परीक्षा अन्तर्गत पहिलो दिन हिजो अनिवार्य अङ्ग्रेजी विषयको परीक्षाबाट सातजना परीक्षार्थी निस्क निष्कासनमा परेका छन् आजका पत्र पत्रिकामा खबर छापिएको छ काभ्रे जिल्लाको सडक सुविधा पुगेका अधिकांश ग्रामीण भेगका कृषकहरू अहिले आधुनिक कृषि प्रणालीतर्फ आकर्षित भएका छन् पुरानो पुरानो प्रणालीबाट सोचे जस्तो आमदानी लिन नसकेपछि उनीहरू अहिले कृषिमा आधुनिक प्रविधि अप्नाउन थालेका हुन् आधुनिक कृषितिर लाग्दै गर्दा काभ्रेली कृषकले गोरु हल गोरुहरू बेच्न थालेका छन् र पावर टिलर अर्थात् खेतबारी जोत्ने मेसिन किन्न थालेका छन् यो ट्र्याक्टरमा पनि प्रयोग हुने मेसिन हो विशेष गरी पाँच खाल कुन्ताबेसी रामचेबेसी ढाइटार ज्वानेटार र जोगीटार लगायतका कृषकले खेती गर्ने नयाँ प्रविधि अप्नाउन थालेको करिब दस वर्ष जति हुन थालेको छ अहिले त गोरु बेचेर पावर टिलर किनिन्छ ज्ञानमणि कालोटोपीले आजको नेपाल समाचार पत्र दैनिकमा खबर लेख्नु भएको छ सूचना नेटवर्क सिआइएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा मजदुर नेताहरूको जीवनशैली र मजदुरको गुनासो राजनीतिक दलका नेताहरू मजदुरको नेता होइन उहाँहरू हुनै पनि सक्नुहुन्न र बागलुङ बोगा दोभानका महिला विभिन्न आयमूलक काम गरेर आत्मनिर्भर बन्दै वैदेशिक रोजगारमा सिन्धुपाल्चोकका महिलाको आकर्षण अधिकांशको रोजाई कुवेत र लेबनान लगायत खबर बाँकी नै छन् साझा खबर सुन्दै गर्नुहोला रोमन गीतले भने झै चितवन जिल्लामा त पूर्ण सरसफाई अभियान सञ्चालन भइरहेको छ नि यो पूर्ण सरसफाई अभियान भनेको के हो र ल सुन सर्पीको प्रयोग र सरसफाई खाना खानु अघि दिशा धोएपछि र खाना तयार गर्नु अगाडि साबुन पानीले हात धुने सुरक्षित पानी पिउने सफा र साझी खाना खाने यस्तै घरबाट निस्केको ठोस र तरल फोहोरहरूको व्यवस्था गर्ने आदि कुराहरू नै पूर्ण सरसफाई अन्तर्गत पर्दछन् विवेकलाई पूर्ण सरसफाई अभियानका मुख्य क्षेत्रहरू के के हुन् थाहा छ किन थाहा नहुनु ल सुन विद्यालयको सरसफाई ग्रामीण समुदायको पूर्ण सरसफाई सहरी समुदायको पूर्ण सरसफाई यस्तै गरी कार्यालयहरूमा खानेपानी र सरसफाई पर्दछन् बुझ्यौ पूर्ण सरसफाई चितवनको विकास इज्जत एवं प्रतिष्ठा हो यो अरूले गरिदिने काम होइन आफैले गर्नुपर्ने काम हो पूर्ण सरसफाई युक्त चितवन हाम्रो अभियान हाम्रो प्रतिबद्धता जनहितका लागि जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति चितवन र रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्सको संयुक्त अभियान रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट तपाईँ अहिले सिआइएनको साझा खबर सुन्दै हुनुहुन्छ सिन्धुलीको मजुवामा सुरक्षाकर्मीबाट दुर्व्यवहार हुने गरेको गुनासो आउन थालेको छ अनि कामदार अभाव हटाउन गार्मेन्ट मजदुर तालिम केन्द्र खुल्ने भएको छ यस्तै थप खबर सहित गोविन्द खड्का काभ्रेमा एक वर्षदेखि रिक्त रहेको स्वास्थ्य कर्मीको पद पूर्ति नहुँदा उपचारमा निकै समस्या देखिएको छ जिल्लामा अहिले चौरासी स्वास्थ्य कर्मीको दरबन्दी रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख अर्जुन सापकोटाले जानकारी दिनुभयो नौजना हेल्थ असिस्टेन्ट पच्चिसजना अनमी र पचासजना अहेबको दरबन्दी खाली छ रेडियो नवबुद्ध काभ्रेबाट खबर प्राप्त भएको छ बागलुङ जिल्लाको बोगादोभान गाविसका महिलाहरू तरकारी खेती कुखुरा पालन तथा होटेल व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्न थालेका छन् श्रम गरौँ उद्यमी बनाऊ भन्ने नारासहित सिवाइसी बचत कार्यक्रम अनुसार त्यहाँ रहेका महिलाहरू विभिन्न पेसा तथा उद्यममा लागेका छन् रेडियो परिवर्तन बागलुङले खबर पठाएको छ सिन्धुलीको मजुवा गाविस आठमा रहेको नवास मतानवास दूरसञ्चार टावरको सुरक्षा गर्न खटिएका सैनिक जवानहरूले त्यस क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई दुर्व्यवहार गर्ने गरेको गुनासो आउन थालेको छ थप सहित रेडियो सिद्धबाबा सिन्धुलीका नवीन बाबु अधिकारी सिन्धुरीको मजुवा गाउँ विकास समिति आठमा रहेको मतानवास दूरसञ्चार टावरको सुरक्षा गर्न खटिएका सैनिक जवानहरूले त्यस क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरूमा दुर्व्यवहार गर्ने गरेको सर्वसाधारणहरूले गुनासो गरेका छन् टावरको सुरक्षार्थ चण्डी दल गण ठुलिटारबाट खटिएका राजेन्द्र पाण्डेको नेतृत्वमा खटिएको टोलीले सर्वसाधारणहरूलाई दुःख दिने गरेको उनीहरूको आरोप छ त्यस क्षेत्रका सर्वसाधारणहरूले शान्ति सुरक्षा कायम गरी टावर सुरक्षाता खटिएका सैनिक टोलीलाई तत्काल हटाउन भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा समेत ज्ञापन पत्र बुझाएका छन् सैनिकले गरेको दुर्व्यवहारका बारेमा बताउँदै स्थानीय नवराज गोले सेनाको चाहिँ आवश्यकता छैन त्यहाँ सेनाले चाहिँ हरेक जुनसुकै सेना द्वन्दकालदेखि हामी एकदम पीडित एकदम पीडा मात्रै पाइरहेको छ हामीलाई त्यहाँ विगत बिसौँ पच्चिसौँ वर्ष अगाडिदेखि दूरसञ्चार टावरमा चाहिँ हामीले केही त्यहाँको स्थानीय जनताले केही सुविधा पाएका छैन खालि पीडा मात्रै पाएका छौँ जङ्गलमा गए एकदम पीडै छ ज्ञापन पत्र प्राप्त भएको र यस विषयमा तत्काल छानबिन गर्ने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ र घटनाको बारेमा सत्य तथ्य बुझ्ने र तत्काल अनुसन्धान गर्ने बताउँदै जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई त्यस क्षेत्रमा सैनिकहरूले वर्षौँ वर्षदेखि गर्दै आएको गलत कार्यलाई रोक्न र सुरक्षा निकायप्रति आक्रोशित र पीडित जनतालाई राहत दिन सम्बन्धित निकायले उनीहरूको जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्ने हुन्छ नवीन बाबु अधिकारी सिआइएन रेडियो सिद्ध बाबा सिन्धुली अब केही प्रवास र रोजगारी सम्बन्धी खबर कामदार अभावले धेरै तयारी पोसाक गार्मेन्ट उद्योग पूर्ण रूपमा सञ्चालन आउन नसकेपछि सरकार र निजी क्षेत्रको प्रयासमा तालिम केन्द्र खुल्ने भएको छ तर तालिम सञ्चालन नहुँदै तयारी पोसाक उद्योग बीच कामदार लिन लुछाचूर्ण भएको छ नेपाल तयारी पोसाक संघ व्यापार तथा निकासी प्रवर्धन केन्द्रको सहकार्यमा तालिम केन्द्र सञ्चालनमा आउन लागेको छ तालिमका सहभागी हुनेलाई एक वर्ष रोजगारीको ग्यारेन्टी पनि दिइनेछ आजको आर्थिक पन्नाको नागरिक दैनिकमा खबर प्रकाशित छ नेपाली महिला कामदारका लागि प्रतिबन्धित भए पनि सिन्धुपाल्चोकका महिला कुवेत र लेबनान जान चाहेको बताएका छन् एक सामाजिक संस्थाले परामर्श सहित सङ्कलन केन्द्रको तथ्याङ्कमा जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउने मध्ये आधाभन्दा बढी महिलाले ती मुलुकमा जाने इच्छा व्यक्त गरेका छन् वैदेशिक रोजगारमा जान जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाउने महिलासँग परामर्शका क्रममा शक्ति समूह नेपालले सङ्कलन गरेको पछिल्लो सोह्र महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ध्रुव दङ्गालले आजको नागरिक दैनिकमै खबर लेख्नु भएको छ अब विदेशका खबर पाकिस्तानका पूर्व सैनिक शासन प्रवेज मुशरफलाई थप थुनामा राख्न अदालतले आदेश दिएको छ आगामी मे महिनामा पाकिस्तानमा हुने निर्वाचनका लागि मुशरफ गत महिना मात्रै स्वदेश फर्किनु भएको थियो अब मुशरफले आजीवन निर्वाचन लड्न नपाउने हुनुभएको छ अदालतले हिजो संविधानमा दुई पटक निरस्त गरेको र सन् दुई हजार सातमा आपत का लागू गरी न्यायाधीशलाई हिरासतमा राखेको आरोपमा मुशरफमाथि आजीवन निर्वाचन लड्न प्रतिबन्ध लगाएको हो आजका सबै पत्र पत्रिकाहरूले खबर छापेका छन् नेदरल्यान्ड्सकी रानी ब्रिटिसले मंगलबार हिजो आफ्ना जेठा छोरा विलियम्स अलेक्जेन्डरलाई राजा सिंहासन सुम्पिनु भएको छ तेत्तिस वर्षपछि राजगद्दी सम्हालेकी पचहत्तर वर्षीय रानीले राजदरबारमा आयोजित विशेष समारोहमा त्यागपत्रमा हस्ताक्षर गर्नुभयो नेदरल्यान्ड्समा अठार सय नब्बे पछि पहिलो राजाका रूपमा अलेक्जेन्डरले पद सम्हाल्नु भएको छ अब खेल खबर लगातार दोस्रो हारसँगै विश्व क्रिकेट लिग डिभिजन तिनमा नेपालको यात्रा कठिन बनेको छ बरमुण्डामा भइरहेको प्रतियोगितामा सोमबार युगाण्डासँग सात विकेटको हारसँगै नेपाल सामु रेलिगेसनको समेत चुनौती थपिएको छ नेपालले आज बरमुण्डासँग पहिलो पटक एक दिवसीयमा खेल्दैछ र मलेसियामा वैशाख बिस गतेदेखि सुरु हुने ACC under nineteen elite trophy क्रिकेटमा सहभागी हुन नेपाली टोली हिजो त्यसतर्फ प्रस्थान गरेको छ भुवन कार्कीको कप्तानीमा रहेको नेपाली टोलीलाई प्रशिक्षक जगत टमटाले सम्हाल्नु भएको छ टोलीमा अरू खेलाडी पनि रहेका छन् र जित्ने तयारीका साथ टोली मलेसिया हिँडेको छ गोविन्द खड्का तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले राजधानी काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ हरेक दलले मजदुरका लागि छुट्टै ट्रेड युनियन खोलेका छन् नेताहरू नै आफू मजदुरका हुँ पनि भन्छन् तर मजदुर नेताको रहनसहनप्रति मजदुर नै असन्तुष्ट छन् रेडियो रिपोर्ट अरू खबर तस्विर र कार्टुन पनि बाँकी नै छन् साझा खबर सुन्दै गर्नुहोला सुन्नुहोस् न दाई एउटा सानो व्यापार गरौँ भनेको आफूसँग पैसा नै छैन के गर्ने होला ल लाटी यति धेरै गरगहना लगाएर हिँडेकी पनि छौ फेरि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 मैले विश्व दुई हजार सात सालमा विराटनगर जुटमिलमा भएको आन्दोलनको जगमा सात सालको क्रान्ति सफल भए झैँ नेपालका प्राय सबै आन्दोलनमा मजदुरहरूको भूमिका ठुलो रहेको मजदुर नेताहरू बताउँछन् तर मजदुरलाई प्रयोग गरेर उच्च स्थानमा पुगेका नेताहरू वास्तविक मजदुरका नेता हुन नसक्ने एमाले निकट मजदुर सङ्गठन जिफन्डका अध्यक्ष विष्णु रिमाल बताउनुहुन्छ राजनीतिक दलका नेताहरू मजदुरको नेता होइन उहाँहरू हुनै पनि सक्नुहुन्न कम्युनिस्ट पार्टीहरू नेपालका सबै कम्युनिस्ट पार्टीहरूले आफूलाई चाहिँ नयाँ खालको जनवादी व्यवस्थाको पक्ष पोषक भनेका छन् जे जे विचारधारा बोके पनि माओवाद भन्नुहोस् कि जनताको बोधले जनवाद भन्नुहोस् फेरि पनि यो चाहिँ एउटा मजदुरको मात्रै प्रतिनिधि नभएर सबै वर्गको प्रतिनिधि हो भनेर उहाँहरूले क्लेम गरिरहनु भएको हो त्यो गैर कम्युनिस्ट पार्टीले त उहाँहरूले हाका हाकिने मजदुरको पक्षमा बोल्नु त्यो त हामी सबैले बुझेको कुरा छँदैछ चिल्लो गाडीमा चढ्ने सुविधा सम्पन्न महलमा बस्ने सुटेड बुटेड व्यक्तिहरू नै मजदुरका नेता हुँ भनेर भन्ने गर्दछन् तर दिनभरि खटिएर काम गर्नेहरूको समस्या राजनीति गर्ने नेताहरूले बुझ्न नसकेको मजदुरहरूको यो भनाइबाट प्रष्ट हुन्छ के हो हामीहरू मजदुरी गरेर त खाने हो त हाम्रो मजदुरको कहिले बढ्दैन चिजबिजको बढ्छ कामै नगरी मजदुरका नेता पनि खानेलाई थाहा हुन्छ मुख्य त राजनीतिक नेतृत्व त्यो श्रमप्रति अलिकति लगाम मजदुर संगठनलाई पार्टीहरूले मुख्य शक्तिको रूपमा लिने र मजदुरी गर्ने भन्दा पनि पार्टीकै नेताहरूलाई मजदुर नेता तोक्ने गरेका छन् मजदुर आन्दोलन लामो समयदेखि सुरु भए पनि महँगी बढे अनुसार मजदुरहरूको कमाई बढ्न सकेको छैन भने काम गर्ने मजदुरले नियुक्ति पत्र लिएर रोजगार गर्ने अवसर समेत पाएका छैनन् अखिल नेपाल ट्रेड युनियन महासङ्घका उपमहासचिव राजन तिमल सिन्हा भन्नुहुन्छ दलका उच्च नेताहरू उद्योग व्यवसायको निकट हुने भएकाले मजदुर भन्दा मालिक पक्षले फाइदा लिइरहेका छन् वास्तवमा राजनीतिक पार्टीका लिडरसिपहरू चाहिँ अब मजदुरहरूको अथवा श्रमिकहरूको कुराकानीहरूलाई त्यति प्राथमिकतामा राखेर सुनिरहेको अथवा त्यो प्राथमिकतामा राखिरहेको चाहिँ हामीले पाइरहेका छैनौँ तिमल सिन्हाले भने झैँ दलका नेताहरूको रहन सहन पनि पुँजीपति वर्गको जस्तै छ नेपालमा भने जस्तो रोजगारी र आमदानी नपाउँदा वार्षिक साढे तिन भन्दा बढी मजदुरहरू विदेशिन बाध्य छन् दलहरूले मजदुरलाई साँच्चै शक्तिको रूपमा विकास गर्ने हो भने स्वदेशमै श्रम सिर्जना गर्ने काम गर्नुपर्दछ मजदुरका नेताहरूले पनि आफू मात्र सम्पन्न हुने बाटो छोडेर सबै मजदुरलाई सम्पन्न बनाउने बाटो रोज्नु पर्दछ त्यस्तै दलहरूले मजदुरलाई आन्दोलनमा प्रयोग गर्ने शक्ति मात्र होइन उनीहरूको हकितका लागि काम गर्ने दायित्व पनि निर्वाह गर्नुपर्दछ दीपक आचार्य सिआइएन काठमाडौँ साझा खबरमा अब केही खबर संक्षेपमा बेलायती अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री एलेन डङ्कनले नेकपा माओवादीलाई संविधानसभा निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभएको छ कार्यकर्तालाई चुनाव बिथुल्न नउक्साउन भन्नुभएको छ लगानीकर्ता बीच सहमति जुट्न नसकेपछि अन्तत माथिल्लो तामाकोसी जलविद्युत आयोजना प्रमुख खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने भएको छ अमेरिका र भारतका बहुराष्ट्रिय कम्पनी मिलेर नेपालको जलविद्युतमा लगानी गर्न सरकार समक्ष प्रस्ताव राखेका छन् चालिस अर्ब लगानी भित्रिँदैछ अर्थमन्त्री शङ्कर प्रसादको कोइरालाले ऐन कानूनले दिएका विधिहरू अवलम्बन गरी राजस्व तथा बकेपता वसुलीमा जोड दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ नेपालका इन्जिनियर यमुना प्रसाद शाह भ्रष्टाचार आरोपमा दुई वर्षदेखि भुटानी जेलमा कैद हुनुहुन्छ भक्तपुरमा सञ्चालित इटा भट्टा सरकारी मापदण्ड विपरीत चलेको भेटिएको छ नक्कली कागजात बनाई अमेरिका बस्दै आएका एक व्यक्तिको करोडौं रुपियाँ पर्ने जग्गा बिक्री गर्न खोज्ने गिरोहलाई प्रहरीले पक्रेको छ मालपोत कर्मचारीको मिलेमतोमा आवश्यक सबै प्रक्रिया पूरा गरी जग्गाको चार किल्ला सिफारिस लिन मंगलबार धुलीखेल नगरपालिका आएका बेला प्रहरीले पक्रेको हो प्रसङ्ग काभ्रेको हो निर्वाचन आयोगले निर्वाचन शिक्षा कार्यक्रम अघि सारेको छ अब आजका पत्र पत्रिकामा छापिएको मध्ये तस्बिरको पालो नागरिक दैनिकको आर्थिक पन्नाबाट लिएका छौँ यो तस्बिरमा केही युवकहरू केही पुरुषहरू छन् उनीहरूले केहीले निलो रसिद देखाउँदैछन् केहीले रातो रसिद देखाएका छन् केहीले सेतो रसिद पनि देखाएका छन्